कसले देला तिमलाई माया मैले दिए जति हो कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति जहिले पनि र कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जहिले पनि र कार जहिले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दैन म पुरा बनावटी झिका तुलो जोखो आज कसको माया कति छैन भने छैन माया के को खस खसा China. को आँखा जो बनमा को खाली धनमा बेमानीको भर हुँदैन के छ के छ मनमा को आँखा जो बनमा को खाली धनमा बैमानीको भर हुँदैन के छ के छ मनमा अहिले टुङ्गो हाल्छ केको गलाफती झिका तुलो जोखौ आज कसको माया कति

कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति